तपाईँहरूलाई थाहा नै छ रातको विवाह रमाइलो हुन्छ हामी त्यहाँ पुग्दा सबैजना आफ्नै तालमा रमाइलो गरिरहेका थिए बुढापाकाहरू मदिराको जुसमा यानि माया भाकाका गीत गाउँदै थिए हामी चाहिँ अलि नजिक बसेर जाँड खाँदै रमाइलो गर्दै थियौँ केही बेर पछि अलिक सुनसान हुँदै गयो यसो घडी हेरेको बिहानको साढे तिन भइसकेको रहेछ त्यसैले हामी पनि अब सुत्नु फर्किने सुरमा थियौँ त्यत्तिकैमा दिपा भाउजू पनि फर्किँदै रहेछन् रातको बेला जङ्गलको बाटो त्यसैले दिपा भाउजू पनि हामीसँगै फर्किने निजो गरिन् दैवको आहारा भगवान्ले पुर्याउँछ भने चाहिँ हामीसँगै फर्क्यौँ मङ्सिर महिना जाडो निकै हुने गर्छ त्यसैले मलाई जाडो त त्यति भएको थिएन तर दिपा भाउजूको जवानीको अगाडि निकै जाडो भएको आवाज हुन थाल्यो त्यसैले मैले दिपा भाउजूसँग अनुरोध गरेँ भाउजू निकै जाडो भयो मलाई पनि पछि रोडाउन् न पहिले दिपा भाउजू मान्नु भएन तर मैले नै अलि जिद्दी गरेपछि नाइ भन्नु भएन त्यसपछि दिपा भाउजूको पछ्यौरी ओडेपछि अङ्गालो हालेर हिँड्यौँ अनि बिस्तारै मैले दिपा भाउजूको दुधमा हात पुऱ्याएँ तर उहाँले अलि अप्ठ्यारो माने चाहिँ गरी मेरो हात हटाइदिनु भयो फेरि एकछिनपछि मैले हात पहिलेकै ठाउँमा पुऱ्याएँ यसपालि दिपा भाउजूले गुनासो गरिनन् र बिस्तारै उहाँको दुध मार्दै हिँडेँ आहा कति आनन्द आइरहेको थियो साँच्चै उफ उहाँको गोलो गोलो दुध एक हातमा नअटाउन अलिक गाह्रो थियो अनि उहाँको हिप वा क्या दामी लटक लटक लचकिने खालको यसो हेर्दा पनि भाइ सन्केर आउने खालको थियो लगभग हामी आधी बाटो पार गरिसकेका थियौँ मैले उहाँको दुध निकै मजाले मार्दै थिएँ त्यसैले उहाँलाई पनि सेक्सको नसा चढ्दै थियो होला बेला बेलामा त्यो लच्किने हिप मतिर थर्काउनुहुन्थ्यो अनि मैले इसारा बुझिसकेको थिएँ त्यसैले मैले उहाँलाई हिँड्दै गर्दा खिस गरिदिएँ उहाँ अलि चाहिँ गरी छ्या के गरेको छि गर्दै मिठो नाटक गर्न थाल्नुभयो यत्तिकैमा हामी घर नजिकको बारीमा आइपुगेको पत्तै भएन अब हामी छुट्नुपर्ने थियो त्यसैले मैले दिपा भाउजूलाई भाउजू एकछिन बसौँ न भने प्रत्युत्तरमा उनले किन बस्ने नि भनिन् अनि मैले यत्तिकै भने फेरि उहाँले यत्तिकै किन बस्ने जान्छु भन्नुभयो अनि फेरि मैले हातमा समाचार तानेको त दुवैजना गाउँबारीमा लड्यौँ म तलतिर दिपा भाउजू मेरो माथि ठोक्किन आउनुभयो उनको त्यो विकास दूत मेरो आँखा सामुने ठोक्किउन अझै गरी हल्लियो त्यो देखेर झन् म आफूलाई सम्हाल्न नै सकिनँ त्यसपछि फेरि त्यही पोजिसनमा किस गरिदिएँ अनि दुध मार्दै दिपा भाउजूलाई तल पारे म उहाँको माथि भएँ अनि निकै बेर टङ्किस गरिदिएँ मैले त्यति गर्दासम्म उहाँले केही प्रतिक्रिया नजनाएपछि त्यही लुङ्गी माथि सर्काएर कट्टु खोल्दा भने हात कट्टुमा पुर्याएको त चिप्लो पानीले भिजिसकेको रहेछ हातमा चिप्लो चिप्लो पानी पो लाग्यो त्यसपछि त झन् जोस बढेर आयो अनि एउटा हातले उहाँको दुध खेलाउँदै अर्को हातले सुरुवाल खोली अनि बिस्तारै उहाँको दुध चुस्न थाले अनि उहाँ थुप्रै आँखा बन्द गरेर मेरो इन्तजारमा मौन रहिन् केही बेर मैले उहाँको त्यो ठुलो ठुलो दुध मजाले चुसेँ खेलाएँ अनि टङ्किस दिँदै उहाँको कट्टु पनि खोलेर बारीतिर फालिदिएँ अनि मेरो सात इन्चको लामो साढे दुई इन्चको मोटो लिङ्ग ठन्केर पहाड नै छेड्ला जस्तो भइसकेको थियो त्यसपछि दिपा भाउजूको त्यो योनिमा मेरो लिङ्गको टुप्पो लगेर बिस्तारै घोचेको दिपा भाउजूले निकै लामो सास तानिन् अनि फेरि अलि बल गरेर दिपा भाउजूको योनिमा चिराउन खोजेको चिप्लेर तलतिर पो गर्छ अनि फेरि दिपा भाउजूको दुवै खुट्टा अलि फटाएर फेरि योनिमा लिङ्ग हातको सहाराले तेर्साएर अनि जोडसँग हानेको त दिपा भाउजूको भित्रै पुग्ने गरी पो मेरो लिङ्ग छिर्यो दिपा भाउजू चमक्क चम्किनु भयो त्यसपछि मलाई पुरै स्वर्गमा पुगे आवाज हुन थाल्यो दिपाको योनिमा जति जति मेरो लिङ्ग बाहिरभित्र गर्थ्यो त्यति मजा आइरहेको थियो दिपाले पनि आँखा चिम्म गरेर तलबाट उत्तिकै चाक उचाली उचाली मलाई साथ दिइरहेकी थिए जति मैले माथिबाट स्पिडका साथ पेलेको थिएँ करिब पाँच छ मिनटपछि मेरो लिङ्गबाट सबै माल दिपा भाउजूको योनिभित्रै झऱ्यो अनि आनन्दको स्वर्गमा पुगियो लगभग दुई मिनट जति म दिपा भाउजूको माथि नै रेस्ट गरेँ अनि फेरि पेल्न थालेको त दिपा भाउजूको योनिबाट पुरा क्वाट क्वाट कचेक कचेकको आवाज आइरहेको थियो म जति स्पिडमा पेल्दै जान्थेँ त्यति नै दिपा बाउजूको यनीको आवाज सुनिन्थ्यो दिपा बाउजूको सास पनि निकै बढ्दै थियो म जति हन्छु त्यति नै उहाँको सास पनि श्वास हुन्थ्यो यसपालिको पेलाइमा चाहिँ निकै पसिना छुटिसक्दा पनि माल झर्न गाह्रो भइरहेको थियो त्यही पनि म आफ्नो तेज गतिलाई अझै बढाइरहेको थिएँ भने दिपा बाउजूको दुध पनि निकै हल्दिरहेको थियो करिब दस पन्ध्र मिनट पेलेपछि फेरि मेरो लिङ्गले पिचकारी झै गरी पुराको पुरा माल दिपबाउजूको योनिमै छोड्यो अनि स्वर्गीय आनन्दको महसुस लियो त्यसपछि करिब पाँच मिनट जति कपडा लगाउँदा बित्यो अनि कपडा लगाइसकेपछि फेरि लामो टङ्किस गऱ्यौँ अनि आआफ्नो घरतिर लाग्यौँ जति बेला बिहानको साढे पाँच